किन उड्दैछ हेर त्यो बादल कतै भए कि मायामा म पागल 아 जस्तै भए कि मायामा म पा कोरेर ल्याउँ कि फुलको बासनामा छरी पो दिउँ कि किन उड्दैछ त्यो बादल कतै भए कि मायामा म पा तिम्रो आ ओके किन उड्दैछ हेर त्यो बादल नेपाली कथन चलचित्र लफ्राको गीत यहाँले सुनिरहनु भएको छ राजेश पाल राई र कुमार राज भण्डारीको आवाज यहाँले सुनिसक्नु भएको छ श्रम अठार गतिबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ र चलचित्र राम्रो बनेको छ निर्माता सँगै प्रस्तुतकर्ता नान खतिवड़ाले भनिरहनु भएको छ निर्देशक हुन् किशोर चौधरी र कलाकारको कुराकानी गर्ने हो भने चलचित्र लफ्रामा झर्ना थापा मुकेश पत्रकार रागिनी खड्के प्रमोद खड्का सुनिल थापा सुनिदत पाण्डे मुकुन्द थापा लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ र फिल्म अठार गति श्रम अठार गतिबाट अल नेपाल रिलिज हुने कुरा निर्माता तथा प्रस्तुतकर्ता नान खतेवडाले हामीलाई जुन जानकारी दिनुभएको छ र फिल्म लफाको स्टोरीको कुराकानी गर्ने हो भने फिल्म एउटा पूर्ण रूपमा एक्सन प्रधान चलचित्र हो र योभन्दा अगाडि धेरै फिल्म एक्सन प्रधान थिए तर यो फिल्म अलिकति फरक एक्सन समावेश भएको फिल्म हो भनिराखेका छन् जस्तो कि योभन्दा अगाडिका फिल्महरूमा सामान्य एक्सनहरू पसेका थिए तर यो फिल्म अलिकति साउथ इन्डियन प्याटर्नको स्टाइलको फाइटरहरूलाई चाहिँ दर्शकले फिल्ममा देख्न पाउनेछन् र फिल्मको सुट गरिएको हो हेटौँडा काठमाडौँ र चितवनका विभिन्न स्थानमा हुने फिल्मको सुट गरिएको फिल्मबाट निर्माण हुने निकै आशावादी रहेको छ एक्सन सँगसँगै फिल्मको गीत सङ्गीत पनि राम्रो छ है अब सङ्गीत भर्ने काम प्रस्तुतकर्ता स्वयं नारायण खतिवडाले नै गर्नुभएको छ र सङ्गीतले यतिखेर चर्चा परिचर्चा पाएको छ लफ्रामा समावेश भएका प्राय सबै गीतहरू चाहिँ निकै उत्कृष्ट बनेका छन् निकै राम्रो बनेका छन् र सङ्गीतिक हिसाबले कथावस्तुको हिसाबले कलाकारको हिसाबले सबै हिसाबले फिल्म चाहिँ प्रत्येक एङ्गलबाट राम्रो बनेको कुराकानी गर्दै आइराखेका छन् नारायण खतेडा अब फिल्मले के कस्तो व्यवहार गर्ने हो त्यो भने हेर्न बाँकी छ योभन्दा अगाडि भेटी फिल्म बजारमा ल्याइसकेका छन् र भेटी फिल्मले त्यति राम्रो व्यापार भने गर्न सकेको होइन है फिल्मबाट निर्माण युनिट आशावादी थियो भेटीले राम्रो व्यापार गर्छ भन्ने कुरामा र सुट पनि हिमाली भेगका उच्च उच्च ठाउँमा गएर फिल्मको सुट गरिएको थियो त्यो हिसाबले सँगसँगै गीत सङ्गीतको हिसाबले पनि भेटीले धेरै नै लगानी उठाउँछ धेरै नै नाफा कमाउँछ भन्ने कुरा चाहिँ निकै आशावादी रहेका थिए दर्शक सँगसँगै निर्माण युनिट तर त्यति राम्रो व्यापार भने भेटीले गर्न सकिन अब लफडाले कस्तो गर्ने हो त्यो भने हेर्न बाँकी छ श्रम अठार गति पछिको दिनहरूमा थाहा हुन्छ यो गीत सँगसँगै जानकारी सँगसँगै सम्पूर्ण रेडियो अर्पण एक सय चार थोप्रो पाँच मेगा सुनेर बस्नुहुने श्रोताहरूमा हार्दिक हार्दिक स्वागत छ कार्यक्रमको नाम हो एक्सन कट र एक्सन कट आउने गर्छ प्रत्येक साताको शनिबार बिहान दस बजेको समाचारपछि करिब करिब एघार बजीसम्म मात्र सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरूमा र यो प्रोग्राम तपाईँ इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट पनि सन् अनुसार भर्जन रहनु भएको छ प्रोग्राम एक्सन कडमा हामी नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिको चर्चा परिचर्चा गर्दै आइराखेका छौँ विशेष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 संयुक्त रूपमा रहेको छ भने राजेन्द्र श्रेष्ठ सूर्य किरणको सङ्गीत रहेको छ फिल्मका गीतहरूमा कविराज र राकेशको नृत्य रहेको छ सम्राट बस्नेतको द्वन्द रहेको छ भने महेश थापाले फिल्मलाई खिच्ने काम गरेका छन् झरना थापा रमेश स्वाई कचित विष्ट नागे शरण डङ्गाल विकेश सही सपुना केसी कृषापुरी लगायतका कलाकारको चाहिँ प्रमुख भूमिका रहेको छ र यो चलचित्र काठमाडौँमा निकै राम्रो तरिकाले चलेको कुराकानी गर्दै आइराखेका छन् रमेश शाही र भर्खर मात्र मैले अफेयरमा कल गरेको थिएँ रमेशलाई र काठमाडौँको कलङ्की लगायतका प्राय सबै स्टेसन चाहिँ हाउसफुल भएको कुराकानी गरिरहेका छन् रमेश शाहीले फिल्म निकै नै राम्रो बनेको कुराकानी पनि गरेका छन् र फिल्मको गीत सङ्गीत सँगसँगै एक्सन र कथावस्तुले जो कोही दर्शकलाई पनि तारेको कुराकानी पनि गरेका छन् रमेश राईले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 पाँच मेगा कार्यक्रम एक्सन कर्ट ओके ब्रेक पछिको बाँकी समयमा फेरि पनि एकपटक हार्दिक हार्दिक स्वागत छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाजको प्रस्तुति प्रोग्राम एक्सन कट यहाँले सुनिरहनु भएको छ र प्रोग्राम एक्सन कट आउने गर्छ प्रत्येक जातक शनिबार बिहान दस बजेको समाचारपछि करिब करिब एघार बजीसम्म र भेट रहेर हामीले नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिको चर्चा परिचर्चा गर्दै आइराखेका छौँ प्रदर्शन भइराखेका चलचित्रहरू प्रदर्शन गर्ने चित्रहरू अनि प्रदर्शन भएर वर्कर मात्र गएका चलचित्रले के कस्तो व्यापार गरिराखेका छन् चलचित्र कर्मीसँगको रमाइलो कुराकानी श्राप महा जनप्रिय नेपाली चलचित्रका गीत सङ्गीतबाट तपाईँलाई भरपूर मनोरञ्जन राखेका छौँ कार्यक्रम एक्सन कटमा र कार्यक्रम एक्सन कट सँगै अनलाइनभित्र छ म सागर अनि मेरो आवाजले तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट राजले गरिरहनु भएको छ ओके हिजोबाट प्रदर्शनमा आएको चलचित्र सुपारीको ब्रेकभन्दा अगाडि मैले केही चर्चा गरेको थिएँ अबलाई कुराकानी गर्नको लागि प्रत्यक्ष टेलिफोन लाइनमा हुनुहुन्छ यसै चलचित्रका सहनिर्देशक सुमन चापागाई सुमनजी ओके सुमनजी ओके मैले कुराकानी गर्न लागि राखेको छु सुमन चापगाई सह निर्देशक हुनुहुन्छ र थुप्रै फिल्ममा उहाँले सह निर्देशकको रूपमा काम गरिसक्नु भएको छ र सुपारी हिजोबाट प्रदर्शनमा आएको छ ओके त्योभन्दा अगाडि हामी एकछिन एउटा फिल्मको गीत सुन्छौँ लभ फर र लभ फर गजबको बनेको कुराकानी शङ्कर आचार्यले गर्दै आइराखेका छन् असार चौध गतिबाट यो फिल्म प्रदर्शनमा आउँदैछ र फिल्मलाई लिएर निर्माण युनिट निकै नै आशावादी रहेको छ र फिल्म अहिले चलाउन लागिराखेको छ असार चौध गते अलिकति दर्शक आम नेपाली दर्शकको व्यस्त समय भन्नुपर्छ असार चौध गते बर्खाको याममा पनि फिल्म चलाउन लागि परेको छ युनिटले अब फिल्मले के कस्तो व्यापार गर्छ त्यो भने हेर्न बाँकी नै छ र अलिकति सेक्स साइकोलोजी फिल्म हो लभ फर एभर अब यस्तै यस्तै समावेश भएको भएको छ गीत सङ्गीतदेखि लिएर स्टोरी पनि अलिकति नयाँ दिन खोजेका छन् शङ्करले अब कति सफल हुन्छन् त्यो भने हेर्न बाँकी छ हामी एकछिन गीत सुन्छौँ र गीतपछि फेरि पनि आउनेछौँ ओके लभ फरेभरको गीत यहाँले सुनिरहनु भएको छ असार चौध गतिबाट फिल्म रिलिज हुँदैछ र फिल्ममा सुमिना घिमरे गजित विस्टर मिरज बुराल राजा चौडे शुक्राचार्य लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ र फिल्म चल्ने कुरामा निर्माण युनिट निकै आशावादी रहेको छ यो फिल्मको कुराकानी हामी अन्य कार्यक्रममा गर्दै जाउँला अबलाई म कुराकानी गर्छु सुपारीको छोटकरीमा र सुपारीका सह निर्देशक हुनुहुन्छ सुमन सापगाई सुमनजी ओके सुमनजी ओके सुमनजी ओके कुराकानी गर्न लागि राखेको छु र सुपारी यतिखेर प्रदर्शन भइराखेको छ सुमन सबगाई प्रत्यक्ष टेलिफोन लाइनमा सुमनजी ओके सुमन चपगाईसँग हामीले कुराकानी गर्न लागिराखेका थियौँ र अलिकति टेलिफोनको डिस्टर्बले गर्दाखेरि हामीले कुराकानी गर्न सकेनौँ र अब भने कार्यक्रमबाट बिदा माग्नुपर्ने हुन्छ र जाँदा जाँदै नेपाली कथन चलचित्र महसुसको अलिकति थोरै म कुराकानी गर्छु र महसुस अब प्रदर्शनमा आउँदैछ श्रावणको अन्तिम साताबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ र महसुसलाई नवल नेपालले निर्देशन गरेका हुन् भने फिल्ममा धेरै कलाकार रहेका छन् अलिकति स्टार कलाकार रहेका छन् फिल्म महसुसमा आनन्द सिग्दल केकी अधिकारी लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ र फिल्म गजबको बनेको कुराकानी गरेका छन् कल्याण घिमिरे जो फिल्मका निर्माता जसले पैसा खर्च गरेछ योभन्दा अगाडि श्रीमान फिल्म उनले बनाइसकेका छन् र फिल्मको लोकेसन फिल्मको स्टोरी फिल्मको कलाकार सँगै गीत सङ्गीत र अन्य प्राविधिक पक्षमा पनि कुनै कम्प्रोमाइज नगरेको कुराकानी गरेका छन् अब फिल्म चल्छ या चल्दैन लागत अलिकति धेरै छ चल्छ या चल्दैन त्यो पनि हेर्न बाँकी छ म उसको गीत छोड्दै पनि प्रोग्रामबाट विदा माग्नुपर्ने हुन्छ प्रोग्राम सुनिदिएर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु कन्ट्रोलबाट सपोर्ट गर्ने राजप्रति आभार व्यक्त गर्दै कार्यक्रम एक्सन कर्डबाट म स्वागत छुटिन्छु हवस् त नमस्कार दुख्दैछ यो मनले दिल चुप छ चुप छ मन छ यो धडकन बोलिरहेछ अर्पण एक से चार थोपलो पांच मेगा हार्ट बाबा म एसएलसी पास भएपछि मलाई ल्यापटप किनिदिन्छु भन्नुभएको होइन खोइ त किनिदिन्छु भनेको त हो तर राम्रो विश्वासिलो अनि भरपर्दो र नठग्ने ठाउँ पनि हुनु पर्यो नि जहाँ तै किनेर भएन नि बाबु ल बाबालाई थाहा नै रहेनछ मैले एसएलसी दिँदा सबैको मुखमा केवल मल लाइन सोकमा रहेको फेसबुक कम्प्युटरको चर्चा थियो फेरि हाम्रा साथीहरू सबैले त्यहीँबाट ल्यापटप कम्प्युटर किनेर ल्याएका छन् अब भन्नुहोस् त बाबा त्योभन्दा राम्रो विश्वासिलो ठाउँ अरू हुन सक्छ र हजुर हामी कहाँ सम्पूर्ण ब्रान्डका ब्रान्डेड कम्प्युटर ल्यापटप डेस्कटप एवं सम्पूर्ण ओरिजिनल सामानहरू खरिद बिक्री तथा मर्मत गरिन्छ थप जानकारीको लागि Facebook computer suppliers lines KL mall phone शून्य छपन्न पाँच बहत्तर चार सय उन्नाइस पाँच सत्तरी शून्य शून्य नौ संचारको दुनियाँमा प्रवेश गर्न चाहनेहरूका लागि सुवर्ण अवसर दुनियाँमा प्रवेश गर्न चाहनेहरूका लागि सुवर्ण अवसर हिट्स मिडिया एडभर्टाइजिङ प्राली र modern computer and education centre प्रस्तुत गर्दछ पन्ध्र दिने रेडियो टेलिभिजन उद्घोषण तथा प्राविधिक एवं आधारभूत पत्रकारिता तालिम यही जेठ उन्नाइस गतेबाट चितवन तथा काठमाडौँका चर्चित सञ्चारकर्मीहरूको साथमा उत्कृष्ट हुनेहरूलाई रोजगारीको अवसर फारम पाइने स्थानहरू modern computer and education centre Ratnanagar एक बकुलहर नगरपालिका गेटसँगै फोन शून्य छप्पन्न पाँच एकसठी शून्य शून्य शून्य मोबन एक्काइस चार सय चालिस रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्ज रत्नगर एक बकुलर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तिस refresh exact study centre Ratnanagar दुई चाँडी फोन शून्य छप्पन्न पाँच बैसठी दुई सय तिरानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी पाँच सय उन्नाइस आइएमई पर्सा शाखा मोबाइल अन्ठानब्बे चार त्रिपन्न पैँतालिस दुई सय बाहन्न